Everybody's doing it. Now it's your turn. Leave us on. Leave us on. All day long. 96.1 Kanchipur FM. Alright welcome back after that commercial break यहाँहरू हुनुहुन्छ कार्यक्रम बाइस्कोपमा श्रोता बाइस्कोप कार्यक्रम नेपाली चलचित्र नेपाली रजतपटको एउटा यस्तो कार्यक्रममा जसमा हामी एकदमै फ्रेस तर अलिकति कम्प्याक्ट हुने गर्दछ कम्प्लिट त कम्प्लिट नै हुन्छ तर खाँदिएका हुन्छन् विषयवस्तु त्यसैले विभिन्न सेगमेन्टहरू नखाँदिने त कुरै भएन त ती सेगमेन्टहरू हामी प्रस्तुत गर्छौँ र धेरै हाम्रा श्रोताबाट हामीले एकदमै पोजिटिभ रेस्पोन्स पनि पाएका छौँ अत्यन्त सकारात्मक उहाँले धारणा पनि दिनुभएको छ र अत्यन्तै धेरै फ्यान पनि पाएका छौँ किनकि नन्दिता केसीको एसएमएसको विषयमा कुराकानी हुँदाखेरि पहिला पनि हामीले सयौं एसएमएस प्राप्त गरेका थियौँ भने आज पनि त्यत्तिकै सहभागिता छ यहाँहरूको धेरै धेरै धन्यवाद एसएमएस हामी हेर्दैछौँ हाम्रो फिल्म रिपोर्टर विजय आवाज फेसबुक र एसएमएस सँगै चलाउँदैछन् र एकदम अपडेटेड भइरहेका छन् र साथसाथै यहाँलाई जानकारी दिइहालौँ एसएमएसको लागि अलिकति समय बाँकी छ बिआई टाइप गर्नुहोस् आफ्नो मोबाइल सेटमा स्पेस दिनुहोस् र त्यसै हामीले सोधेको प्रश्न के थियो भने नायिका नन्दिता केसी जो हाम्रो star on the red carpet रूपमा थ्रु आउट द मन्थ यो महिनाभरि नै रहनु भएको छ मङ्सिर महिनाभरि र उहाँद्वारा अभिनीत पहिलो चलचित्र कुन हो र कुन सालमा अभिनय गरिएको हो त्यो चलचित्र र साल यहाँले टाइप गर्नुहोस् अनि स्पेस दिएर नेमेन एड्रेसका साथमा यहाँले हामीलाई टू थाउजन्डमा पठाउनुहोस् जुनसुकै सब्सक्राइबर यहाँहरू भए तापनि र अब लागौँ एकैछिन कुराकानी गर्न एउटा अलिकति भनौँ न भावनात्मक सेन्टिमेन्टल विषय छ यसको बारेमा हामीले योभन्दा अगाडि पनि जानकारी दिइसकेका छौँ कि नेपालका पहिलो द्वन्द निर्देशकका रूपमा रहेका गोपाल भुटानीको निधन भएको छ अठहत्तर वर्षको उमेरमा हिजो बिहान एघार बजे र सम्पूर्ण चलचित्र कर्मीहरूको लागि यो एउटा दुःखको विषय पनि हो यतिखेर जो जति पनि शोक सन्तप्त सम्पूर्ण चलचित्र कर्मी र सम्पूर्ण चलचित्र नेपाली चलचित्र परिवारलाई हामी हार्दिक समवेदना प्रकट गर्दछौं र चिर आत्माको शान्तिको पनि कामना गर्दछौ तर एउटा हिस्ट्री एउटा एरा नै कम्प्लिट गर्नुभएको छ द्वन्द निर्देशक गोपाल भुटानीले र उहाँले जुन एउटा युग नै बिताउनु भयो त्यो युग वास्तवमा नेपाली द्वन्द क्षेत्र नेपाली चलचित्रको द्वन्द क्षेत्रका लागि अविस्मरणीय छ र सदा मार्ग निर्देशक पनि छ विभिन्न द्वन्द निर्देशकहरू यो फ्युनरल प्रोसेस जुन छ यसमा यो अन्तिम संस्कारका लागि उहाँहरू पुग्नु भएको थियो यो एउटा ज्यादै दुःखको बेला पनि थियो यसलाई हृदय विदारक ढंगले हामीले जुन विदाई गर्यौं धेरै गुनासो रहेका छन् र गोपाल भुटानीको अन्तिम समयमा रहेको गुनासोलाई नेपाल सरकारका प्रवक्ताका रूपमा रहेका संचार मन्त्री माननीय संचार मन्त्री शंकर पोखरेलले जुन एउटा प्रतिबद्धता जनाउनु भएको छ त्यो पनि आज हामीले यो हाम्रो आजको बाइकमा प्रस्तुत गर्ने भएका छौं र आज हाम्रो एकदम महत्वपूर्ण र सबैभन्दा भनौँ न हामीले यहाँलाई सुनाउनै पर्ने विषयको रूपमा यही रहेको छ प्रसिद्ध नेपालका पहिलो द्वन्द निर्देशक गोपाल भुटानीको निधनको विषय आउनुहोस् अब हाम्रा फिल्म रिपोर्टर विजय आवाजले तयार पार्नुभएको यो हृदयस्पर्शी रिपोर्टिङतर्फ लागौं ईश्वर तैले रचेर फेरि कसरी बिगारी सृष्टिको फुल रचेर त्यस्तो कसरी लटा नेपाली चलचित्र उद्योग अहिले शोकमा डुबेको छ हो मंगलबार बिहान एघार बजे सिङ्गो उद्योगमा एउटा दुखद खबर फैलियो नेपाली चलचित्र क्षेत्रका एक मूर्धन्य व्यक्तित्व गोपाल भुटानीको निधन भयो अठहत्तर वर्षको उमेरमा भुटानीले चलचित्र उद्योगलाई टुहुरो बनाएर सदा सदाको लागि विदा भएका छन् गत आइतबार रोगले च्यापेपछि काठमाडौँको जनमैत्री अस्पतालमा भर्ना गरिएका भुटानीले मंगलबार बिहान एघार बजे आफूलाई चिर निन्द्रामा पुर्याए उनी चिर निन्द्रामा परिरहँदा सिङ्गो चलचित्र उद्योगले भने अभिभावकलाई सदा सदाको लागि गुमायो भुटानीको निधन पश्चात उनको पार्थिव शरीरलाई स्वयम्बु ल्याइएको थियो स्वयम्बुमा ल्याइएको भुटानीको पार्थिव शरीरलाई त्यहाँ तीन घण्टा जति लामा संस्कृति अनुसार विधि पुर्याएपछि दाह संस्कार गरिएको थियो कसरी खायो आगोले दिदी कमलको उनलाई उनकै चेला राजेन्द्र खड्कीले दागबत्ती दिएका थिए राजेन्द्रले दागबत्ती दिनुअघि उनको मृत शरीरमा एकीकृत नेकपा माओवादीको झण्डा उडाइएको थियो भुटानीलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि चलचित्र उद्योगका थुप्रै चलचित्र कर्मीहरू त्यहाँ पुगेका थिए गोपाल भुटानीको अन्तिम इच्छा नागरिकता प्राप्त गर्नु थियो तर उनको त्यो चाहना अधुरै रहन पुग्यो भुटानीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न स्वयम्भू पुगेका सूचना तथा संसार शासन दिन भए म के ठान्छु भन्दाखेरि गोपाल भुटानीजीले गर्नुभएको योगदानलाई राष्ट्रले सम्मान गर्छ र त्यस अर्थमा चाहिँ उहाँको जुन नेपालको भूमिभित्र चाहिँ नागरिकको हैसियतमा चाहिँ सम्मान प्राप्त गर्ने जुन आकाङ्क्षा छ त्यसलाई सरकारले यथोचित रूपमा सम्मान गर्छ भुटानीलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि स्वयं पुगेका अधिकांश चलचित्र कर्मीले उनलाई आफ्नै तरिकाले सम्झिए चलचित्र उद्योगका महानायक राजेश हमाले भुटानीलाई सम्झिँदै गर्दा उनी भक्कानिएका थिए दुःख लाग्यो कि अन्तिम घडीमा उहाँको स्वास्थ्य साध्यै नै बिग्रेको थियो स्वास्थ्य बिग्रेको कारणले एक हिसाबले उहाँले मुक्ति पनि पाउनुभएको हो त्यो हेर्दाखेरि तर हामीले चाहिँ एउटा पहिलो ठुलो प्रतिभा गुमाएको छ उहाँको एउटा विशेषता के खालि द्वन्द्वमा मना भएर पछि आएर चाहिँ चलचित्रको धेरै क्षेत्रमा चाहिँ उहाँले दखल थियो आर्ट डाइरेक्सनबाट लिएर द्वन्द्व पक्षबाट लिएर या कलाकारिताबाट लिएर अन्य अरू नयाँ मान्छेहरूलाई पनि सरसल्लाह दिने कुराहरूबाट लिएर नयाँ नयाँ निर्मातालाई पनि उहाँले सरसल्लाह थियो र मेरो त विशेष उहाँसँग सम्बन्ध के हो म पहिलो चलचित्र युगदेखि युग खेल्दाखेरि एउटा उहाँ नै एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो जो बुजुर्ग व्यक्ति जसले मलाई असाध्यै ठुलो प्रेरणा थियो उहाँबाट त्यति प्रेरणा मैले पाइरहेको थिइनँ तर तर म पहिलोचोटि सुटिङमा जाँदाखेरि उहाँले होइन तिमीले पनि केही गर्न सक्छौ तिमी भविष्यको एउटा ठुलो कलाकार बन्न सक्छौ एकदमै याद छ मैले त उहाँलाई जहिले पनि यस्तै नायिका झर्ना थापाले गोपाल भुटानीलाई यसरी सम्झिन् हाम्रो अग्रज हाम्रो गार्जेन चाहिँ जानुभयो आज र मलाई सम्झिनु पर्दाखेरि हाम्रो नेपालको पहिलो निर्देशक फाइभ डिरेक्टर होइन जो चाहिँ नेपाल नेपाली चलचित्र उद्योगलाई आफ्नो सारा जीवन लगाएर नेपाली चलचित्रलाई चाहिँ बनाउने मान्छे व्यक्ति हुनुहुन्छ उहाँ होइन धेरैभन्दा धेरै फाइभ डिरेक्टरहरूलाई चाहिँ जन्माउनु भएका होइन त्यस्तो अग्रज हाम्रो फाइटर डिरेक्टर हुनुहुन्न हामीसँग चलचित्र विकास बोर्डका अध्यक्ष राज गिरीले भुटानीको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिए गोपाल भुटानीको योगदान नेपाली चलचित्र क्षेत्रमा विशिष्ट रहेको छ भन्ने मेरो आफ्नो बुझाइ हो र उहाँले नेपाललाई धेरै माया गरिकन नेपालका निम्ति केही गरौँ भन्ने सोच राखिकनै नेपालमा काम गर्नु उहाँले गरेको योगदान चलचित्र क्षेत्रमा र अर्कातिर उहाँले नेपाललाई गरेको माया यी दुईटै चिजलाई जोडेर उहाँको मूल्याङ्कन गर्नुपर्छ भन्ने भन्न चाहन्छु त्यस आधारमा उहाँले नेपाली कला क्षेत्रमा दिएको योगदान अत्यन्त मूल्यवान प्रेरक चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले गोपाल भुटानीको योगदानको चर्चा यसरी गरे गुरुबालाई चाहिँ हाम्रो सम्झिने भन्दा पनि उहाँ बिर्सिनै सक्दैन सम्झिने त भन्दाखेरि उहाँले फिल्म सिक्दा यत्रो यत्रो डेभलप गरिदिएछ उहाँको लागि हर चिजमा सम्झिन्छ कलादेखि लिएर फाइटदेखि लिएर हर चिजमा हामी सम्झिन्छौँ र अहिले पनि हामी सम्झिरहेका छौँ जस उहाँ चाहिँ कहिले मर्दैन हामीले एउटा सङ्घले पनि एउटा घोषणा गरेका छौँ मैले आधिकारिक नभइकन उहाँको चाहिँ एउटा उहाँको चाहिँ एउटा मेरो विचारमा मैले आफूले कतै कि मैले सायद सम्झिनको लागि मात्रै मैले उहाँलाई एउटा गोपाल भुटानी एवार्ड भनेको वर्षपछि त्यो चाहिँ हामीले सम्झेको एक सम्झनको लागि मान्छेले यादगार रहिरहोस् कसलाई दिने त्यो अवार्ड एवार्ड चाहिँ हामी अब भनेको कुनै योगदान दिएको व्यक्ति अथवा चाहिँ कुनै चाहिँ सम्मान भएको व्यक्ति त्यहाँले कलाकार तथा चलचित्रकर्मीले आफ्नै ढङ्गले भुटानीको योगदान लाई सम्झिएका छन् अब यी महान हस्ती हामी माझ छैनन् तर यिनले चलचित्र क्षेत्रको विकासको लागि पुर्याएको योगदान अविस्मरणीय छ भुटानीको पार्थिव शरीर हामी माझ नभए तापनि उनी भने हामी नेपाली माझ सधैँ अमर रहनेछन् कार्यक्रम बाइसको परिवार गोपाल भुटानीलाई श्रद्धाञ्जली व्यक्त गर्दै श्रद्धासुमन अर्पण गर्न चाहन्छु पैसा भए म पनि सपनाको जाल थिए चाँदीको झाल ढोका झुली र डमा वर पारा फुलेको फुला झर्ने हो एक दिन त्यही छैन सबै जाने हो